जसलाई चाहेका छौँ उतै नाता गाँच्न पाउँछौँ भन्देउला म पराउँदिनमा तिम्रो खुशी खुसी मेरो खुसी तिमलाई दुःखी गराउँदिनमा तिम्रो खुशी भन मेरो खुसी அருமை तिमले मलाई चाहेर नै मैले तिमीलाई चाहेकी थिएँ तिमीले मलाई चाहेर नै मैले तिमीलाई चाहेकी थिएँ सधैँ खुसी राख्न तिम्रो जिन्दगीमा आएकी थिएँ सधैँ खुसी तिम्रो जिन्दगीमा आएकी थिए निको पार्ने मलम बन्छु घाउ बनेर चराउँदिन मेरो खुसी हो तिमीलाई दुखी गराउँदिन